अभिव्यक्तिको अर्को माध्यम उद्गार यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् यसो भन्छौ त फलफूलमा उसो भन्छौ त जलथलमा यसो भन्छौ त फलफूलमा उसो भन्छौ त जलथलमा जता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् त्रिलोक चौधै भुवन महाप्रभु व्यापक जहाँ तहाँ त्रिलोक चौधै भुवन महाप्रभु व्यापक जहाँ तहाँ कहाँ कहाँसम्म भनु यहाँ सबैमा राम प्यारा छन् यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् उता हेर्यो उतै मेरो नजरमा राम प्यारा छन् युवा कवि मोतीराम भट्ट आज भाद्र कृष्ण औसी अर्थात मोती जयन्ती एक सय एकाउन्नौ मोती जयन्तीको सन्दर्भमा कार्यक्रम उद्गारका तर्फबाट हार्दिक शब्द श्रद्धा sana यी सानै उमेरदेखि मनहर्न लागे यिनै सुन्दरीले जुलुम गर्न लागे मोतीराम भट्टको गजल स्वर संगीत शक्ति बल्लभको आजको उद्गार मोती विशेष बनाउँदैछौ गजलमै विद्यावारिधि गर्नुभएका डाक्टर कृष्णहरि बरालसँग पनि मोतीकै बारेमा कुराकानी गर्नेछौ केही गजलकारका स्वरमा गजल वाचन पनि सुनाउनेछौ भने गजलकार घनेन्द्र ओझाको यो संक्षिप्त आलेख यतिखेर बहुआयामिक मोतीराम घनेन्द्र ओझाको संक्षिप्त आलेख सरसर्ती साभार बोल्दैछु नेपाली साहित्याकाशका मध्यकालीन कवि मोतीराम भट्ट बहुआयामिक प्रतिभा हुन् विक्रम सम्मत उन्नाइस सय तेइस भाद्र तेइस गते कुशी औंसीका दिन काठमाण्डुको भोसीको टोलमा पिता पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनी देवी भट्टको सुपुत्रका रूपमा जन्मिएका मोतीरामले आफ्नो छोटो जीवनकालमा निकै राम्रा र ऐतिहासिक कार्य गरेका छन् भक्ति वन्दनामा सीमित नेपाली काव्य परम्परालाई श्रृंगारमा प्रवेश गराउने मोतीराम उर्दू हिन्दी साहित्यमा लोकप्रिय काव्यविधा गजललाई नेपाली साहित्यमा भित्र्याउने प्रथम श्रष्टा पनि मानिन्छन् त्यसो त मोतीरामले पहिलो पटक जीवनी लेखेका छन् नाटक लेखन र निर्देशन मञ्चनमा पनि उनको क्रियाशीलता देखिन्छ मोतीराम यति मात्र होइन नेपाली पत्रकारिताका प्रथम व्यक्तित्व पनि मोतीराम नै देखिएका छन् पहिलो पुस्तक प्रकाशकका रूपमा पनि उनैलाई लिइन्छ भने प्रथम पुस्तकालय स्थापक पनि मोतीराम नै भएको पुष्टि भएको छ जम्मा जम्मी तीस वर्षको आयु मात्र लिएर आएका मोतीराम सयौं वर्ष सम्झने काम गरेर गएका छन् छ वर्षकै उमेरमा अध्ययनका निम्ति भारत बनारस पुगेका मोतीरामले त्यहाँ फारसी उर्दू हिन्दी र संस्कृत भाषाको राम्रो ज्ञान लिने अवसर पाए उर्दू हिन्दीका शायरहरूसँगको संगतले उनलाई थाहै नपाई कवि बनाइदियो तत्कालीन जहानिया राणा शासनका निकट मित्र रहेका मोतीराम राणा शासनको अन्ध समर्थन गर्दैनन् आफ्ना रचनाहरूमा बरु घुमाउरो पाराले विरोध गर्छन् असमानता शोषण र अन्यायको एक्काइसको उमेरमा काठमाण्डु फर्किएका मोतीराम राणा दरबारमा कवि साहित्यकारलाई भेला गराएर कविता गजल सुनाउन थाले तत्कालीन प्रधानमन्त्री श्री तीन देव शमशेरको आग्रहमा उनी कविता गजल सुनाउँथे मोतीराम आफै राम्रो गाउन सक्थे कहिलेकाहीँ दरबारमा भारतबाट कलाकार झिकाएर पनि गजल गवाउने गरिएको पाइन्छ मोतीरामका थोरै काम महत्वपूर्ण र ऐतिहासिक छन् उनलाई अमर बनाउने केही कामहरूमा भानुभक्तको जीवनी लेखन पहिलो नेपाली भाषाको पत्रिका गोर्खा भारत जीवनको प्रकाशन भानुभक्तीय रामायणको प्रकाशन आदि पर्दछन् त्यसो त उनी आफैले पनि केही पुस्तक लेखेका छन् दूत मनोद्वेग प्रवाह गजेन्द्र मोच्छ पञ्चक प्रपञ्च कफाष्टक प्रहलाद भक्ति कथा प्रियदर्शिका उषा चरित्र कमल भ्रमर सम्वाद आदि उनका महत्वपूर्ण पुस्तक हुन् मोतीरामले आफूले मात्र लेखेनन् आफ्ना समकालीन युवा मित्रलाई समेत कविता गजल लेखनमा आकर्षित र प्रोत्साहित गरे केही समकालीन मित्रलाई समेटेर मित्र मण्डली बनाए मोती मण्डली यही मण्डली मार्फत उनले नेपाली गजलको विस्तार र विकासमा योगदान पनि गरे त्यस समयका राम्रा कविहरू लक्ष्मीदत्त पन्त इन्दु गोपीनाथ लोहनी नाथ नरदेव पाण्डे सुदा लगायतका कविहरूलाई भेला गरेर गजल सुन्ने सुनाउने समस्यापूर्ति गर्ने कविता काव्यबारे छलफल गर्ने काम समेत उनले गरेको देखिन्छ जम्मा जम्मी डेढ दशक नेपाली साहित्य सेवामा समर्पण गरेका मोतीराम भट्ट उनले गरेका उल्लेख्य कामका लागि जीवन्त रहे चिरकाल पर्यन्त विक्रम समत उन्नाइस सय त्रिपन्न साल भाद्र कुशी औंसीकै दिन देहवसान भएका मोतीराम नेपाली साहित्यमा पहिलो श्रृंगारिक कवि नेपाली साहित्यमा गजल प्रवेश गराउने आदि गजलकार पहिलो जीवनी लेखक नाटककार नाटक निर्देशक प्रकाशक र पत्रकारका रूपमा आफूलाई परिचित गराएर नेपाली साहित्य र पत्रकारितालाई समेत अत्यन्तै ठूलो गुण लगाएका छन् श्रष्टा सिर्जनाले बाँच्छ श्रष्टा कहिल्यै मर्दैन भन्ने भनाईलाई सार्थक बनाउँदै आफ्ना अमूल्य कार्यबाट अमर बनेका छन् युवा कवि मोतीराम भट्ट यतिन्जेल बहुआयामिक व्यक्तित्व मोतीराम भट्टको बारेमा संक्षिप्त आलेख जस्ताको तस्तै साभार बोल्दै थियौं घरेन्द्रजीको यो आलेखका लागि धेरै धेरै धन्यवाद मोतीराम भट्ट बहुआयामिक व्यक्तित्व गजलमै विद्यावारिधि गर्नुभएका डाक्टर कृष्ण हरि बराल मोतीराम भट्टलाई कसरी सम्झिनुहुन्छ त उहाँको योगदानलाई कसरी सम्झिनुहुन्छ मोतीराम भट्टको बारेमा कुरा गर्दाखेरि चाहिँ बहुतै होइन धेरै कुराहरू सम्झिनु पर्ने हुन्छ पहिलो कुरा त मोतीराम भट्ट नै एउटा यस्तो प्रतिभा हुन् प्रारम्भमा मलाई के लाग्छ भने भाषाकै सेवा र साहित्यकै सेवा गर्न भएर उनी दत्तचित्त भएर लागे र नेपाली साहित्यकै पुरै इतिहास हेऱ्यो भने पनि उनको टोटल आयु त्यति लामो हुन सकेन तिस वर्षमै अब त्याग गरिसकेका मोतीराम भट्टले यति धेरै काम गरिदिए कि उनी कहिले पनि हामीले बिर्सनै नसक्ने एउटा प्रतिभाका रूपमा हाम्रो अगाडि चाहिँ उपस्थित भइरहेका छन् उदाहरणको लागि नेपाली साहित्यमा नाटक नभएको बेलामा नाटक लेख्न थालनी गर्ने सन्दर्भ यहाँ जोड्न आवश्यक हुन्छ भने समालोचनाको थालनी त्यस्तै जीवनीको थालनी त्यस्तै गजलको थालनी त्यस्तै भक्तिधारा र त्योभन्दा अगाडि वीरधारामा आइरहेको कवितालाई चाहिँ शृङ्गार धारालाई मूल बनाएर साध्य शृङ्गार बनाएर अनि अगाडि बढाउने एउटा क्रम सम्पादनको सन्दर्भ यी आदि कुराहरू अनि मोती मण्डली नै स्थापना गरेर एउटा स्कुली भनौँ पनि कविता लेख्न सकिन्छ भन्ने सन्दर्भ ल्याउँदै एउटा मण्डलीको स्थापना बनारसमै पनि बसेर काठमाडौँमा पनि आएर त्यो मण्डली बनाएर अनि त्यो सङ्केत एउटा यसलाई पङ्क्ति दिएर भनौँ न समस्या दिएर त्यो समस्यालाई पुरा गर्न लाएर कविता लेख्न लाउने काम यति धेरै मोतीराम भट्टले जुन गरे त्यो चाहिँ एकदमै बिर्सिन सक्नुको छ अझै भनौँ न अब उनले त के गरे भने सम्पादनको लागि पनि सम्पादन गरे अब खोज्दै हिँडे कुनै पनि रचना नेपालीमा के छ र भनेर कसैले सोधेको ठाउँमा चाहिँ जवाब दिन सिक सकियोस् भनेर काठमाडौँ आइसकेपछि नेपाल फेरि बनारसबाट फर्किसकेपछि खोज्दै भानुभक्तको बालकाण्ड छपाएर पछि पुरै रामायण छपाएर जुन काम मोतीराम भट्टले गरे एकदमै बिर्सन सकिन्न र चाहे नाटकको थालनीका कुरा गरौँ चाहे जीवनीको थालनीका कुरा गरौँ चाहे समालोचनाको थालनीका कुरा गरौँ उनको चाहिँ योगदान अत्यन्त महत्त्वपूर्ण छ भने नेपाली कविताको साधनको रूपमा भनौँ न साध्य चाहिँ कविता नभएर साधनको रूपमा एउटा वीरहरूको प्रशस्तिको साधन र अर्को चाहिँ भक्ति ईश्वर खुसी पार्ने साधनको रूपमा आइरहेको कवितालाई साध्यको रूपमा चाहिँ प्रस्तुत गरेर र धारा नै परिवर्तन गरेर वीर र भक्तिको ठाउँमा श्रृङ्गारतिर उन्मुख गराउने जुन सामर्थ्य उसले राखे त्यो बडो महत्त्वपूर्ण छ र अझ नेपालका सन्दर्भमा राणा शासनले चाहिँ भनौँ न जर्जगी मचाइरहेको बेला अब त्यो दरबारमा पनि हिन्दी उर्दूको बोलवाला भइरहेको बेला सङ्गीत पनि उतैको आइरहेको बेला त्यो बेलामा चाहिँ नेपालीमा पनि चाहिन्छ भएर उनीहरूसँग समेत सम्पर्क गरेर भित्रै पनि नेपालीमा नाटक देखाउने नेपालीमा गजल सुनाउने नेपालीमा गीत सुनाउने भएर जुन काम मोतीरामले गरे त्यो अत्यन्तै बिर्सिन सक्नुका कामहरू हुन् र अहिलेको सन्दर्भमा मोतीराम भट्टलाई सम्झेर उनले जस्तै हामीले पनि भाषाका लागि साहित्यका लागि होइन अगाडि कसरी पर्छ भन्ने प्रेरणा दिनुपर्छ भन्ने मलाई लाग्छ मोतीराम भट्ट स्वयंमा स्रष्टा त हुन् नै त्यसको साथसाथै त्योभन्दा बढी चाहिँ एउटा कुशल साहित्यिक अभियन्ता भनेर सम्बोधन गर्दा पनि हुन्छ नि होइन एकदमै एकदमै हुन्छ भनौँ न पाँचै वर्षमा बनारस गए बनारस गइसकेपछि त्यहाँ चाहिँ उनको सम्बन्ध भारतेन्दु हरिश्चन्द्रसँग भयो अब उनी त्यहाँ पनि हिन्दी भाषाको विकासको लागि मरिमेटेर लागिराखेका व्यक्तित्व थिए त्योबाट उनले धेरै कुराहरू सिके त्यहाँ उनीहरूले हिन्दीलाई विकास गरिरहेका थिए उनीहरू नेपालीतिर फर्किए हामीले पनि केही गर्नुपर्छ हामीले पनि केही लेख्नुपर्छ भन्ने कुरो उनले गरे र मान्छे जम्मा गरेर कविता लेखाउने अझ के भनिन्छ भने आफै कविता लेखेर पनि अर्का नाउँमा राखेर पनि नेपालमा कविहरू छन् भन्ने कुरो पनि दिन सक्ने त्यो किसिमको त्यहाँ त्यो किसिमको स्थिति जुन मोतीराम भट्टमा देखा पर्छ एकातिर पत्रिका निकाल्ने त्यो प्रकाशन गर्ने नेपाली कविता छाप्ने सब कुरो हेर्दाखेरि मोतीराम भट्ट अगुवा हुन् र वास्तवमा साहित्य सिकेर पनि लेख्न सकिन्छ भन्ने नै उसलाई अगाडि बढाउनको लागि वास्तवमा त्यो मोती मण्डली स्थापना गरिएको र समस्या दिएर कविता लेख्न लगाएर त्यो सुन्ने अगाडि बढाउने काम एउटा स्कुलिङ भनौँ न स्कुलिङ नै चलाउने मान्छे चाहिँ मोतीराम भट्ट हुन् त्योभन्दा अगाडि व्यक्तिले आत्ता फुट्टा आफ्नो भात फुरेको बेला लेखेर घरमा राख्थ्यो होला तर मोतीराम भट्टले त जमघट गराएर सभा समारोहमा समस्या दिएर कविता लेखाउने जुन कामको थालनी गरे त्यो सामूहिक लेखनका कामहरू पनि मोतीराम भट्टबाट थालिए त्यसले गर्दा मोतीराम भट्टको योगदान उनी आफै कवि हुन् उनी आफै गजलकार हुन् उनी आफै नाटककार हुन् उनी आफै जीवनीकार हुन् त्यो सधैँ छ त्यो सँगसँगै भाषा र साहित्यलाई अगाडि बढाउनको लागि अरूहरूलाई समेत जम्मा गरेर एउटा स्कुलले नै गठन गरेर अगाडि बढ्ने जुन काम मोतीरामले गरे त्यो चाहिँ आजको लागि पनि अत्यन्त उदाहरणीय छ र हामीले त्यसलाई चाहिँ फलो गरेर अगाडि बढाउनु पर्नेछ जस्तो मलाई लाग्छ युवा कवि मोतीराम भट्ट युवा अवस्थामै बिते छोटो समयमा जति उनले काम गरे त्यो तुलना अरू सायद अरू कसैसित होला हुन सक्ला मोतीराम भट्ट नभएको भए भानुभक्तलाई पनि खोज्नु पर्थ्यो होला है अहिले अब लेखेर राखेका कृतिहरू भेटिन्थ्यो होला कुनै बेलामा तर वास्तवमा अब मोतीरामले नभएको भए अर्को कोही जन्मिन्थ्यो होला अर्को कोही आउँथ्यो होला लेखेर राखेका कृतिहरू बिस्तार बिस्तार अनुसन्धान हुँदै था आउँथ्यो होलान् तर त्यति चाँडै त्यही समयमा अब त्यही भारतवर्षलाई मान्छेले चिन्न सक्ने थिएनन् यो चाहिँ निश्चित थियो यो मोती जयन्ती मनाउँदाखेरि बढी चाहिँ चर्चा गजलको हुन्छ नि मोतीराम भट्ट त यहाँले भनिसक्नुभयो सुरुमै भनिसक्नुभयो नाटककार हुन् जीवनीकार हुन् समालोचक हुन् कुशल साहित्यिक अभियन्ता हुन् तर अहिले अहिले यो गजलको माहौल बढेर हो कि के हो यो मोती जयन्ती भनेको त गजलकारले मात्रै मनाउने भन्ने खालको सोच पनि पला जस्तो लाग्छ नि यो चाहिँ एकदमै गलत कुरा हो भन्ने म ठान्दछु मोतीराम भट्टले कति बिस पच्चिसवटा पच्चिसवटा जति गजल लेखे होइन अब उनले खण्ड काव्य लेखेका छन् उनले लेखेको पिकदूत अहिले पनि एकदमै प्रख्यात छ उनले अन्य कविताहरू पनि लेखेका छन् सामाजिक सन्दर्भहरू प्रस्तुत गरेर लेखेका छन् श्रृङ्गारिकतालाई प्रस्तुत गरेर लेखेका छन् अध्यात्मलाई पनि छोएर उनले लेखेका छन् एकातिर कविता एकातिर नाटक हुँदै नभएको बेलामा लेख्नु खेलाउनु अब खेलाइएको पनि छ भनिन्छ खेलाउनु अब समालोचना र जीवनीहरू नभएकै बेलामा लेख्नु वास्तवमा जुनसुकै विधाको पनि यहाँ त के देखिन्छ भने गजल मात्रै होइन अब अरू अरू विधाहरूको पनि मोतीराम भट्टराई हरेक समष्टि रूपमा चाहिँ सबै उसमा चाहिँ सम्झिनु पर्ने हो तर दोलनकारहरूले सम्झे यो खुसीकै कुरा हो यसमा दुःख मान्नु त कुरै भएन एउटा अत्यन्त खुसीको कुरा हो कम्तीमा दोलनकारहरूले त मोतीराम भट्टराई सम्झेका छन् नि तर आम संस्थाहरूले अब ठुल्ठुला संस्थाहरू छन् जुन जिम्मा लिएर बसेका उनीहरूले चाहिँ गजलकारको रूपमा मात्रै मोतीराम भट्टलाई नसम्झेर समग्रमा समग्र साहित्यको उत्थानका लागि पोखराम भट्टले गरेका कुराहरूलाई चाहिँ सम्झिनुपर्छ जस्तो मलाई लाग्छ अब यहाँले पनि विद्यावारिधि गजलमै गर्नुभएको हो मोतीरामले नेपाली गजल रोपे अहिले चाहिँ उर्वर उर्वर छ नेपाली गजल गजलको भविष्य र सम्भावना चाहिँ कस्तो देख्नुहुन्छ अब हेर्नुहोस् अब त वर्तमान नै भइसक्यो यत्रो भनौँ न यति गजलकारहरू छन् यति मान्छेको रुचि गजलमा छ र पुराना पुस्तादेखि लिएर नयाँ पुस्ताहरू जुन आइरहेका छन् पहिले कविता लेखेर यात्रा सुरु गर्ने मान्छे अहिले अब पछि गएर कुनै दिन ठुलो महाकवि भयो भने या केही भयो भने मैले सबभन्दा पहिले गजल लेखेको भन्ने छ त्यसले गर्दाखेरि अब त्यो त्यो जेनेरेसन स्कुलमा पढ्दादेखिको जेनेरेसन गजलमा लागेर आइराखेको छ भने अब गजललाई बिर्सिन सक्ने भविष्यको लागि भन्ने त सम्भावना छँदै छैन त मान्छेहरूको भनाइ के हो भने अलिकति कमजोरी होला भन्ने सङ्केतहरू कसै कसैले गरेको सुन्नमा चाहिँ आउँछ तर जो मान्छेहरू प्रारम्भमै केही कुरो लेखेर बसिरहेका छन् यस्तो अवस्थामा एकै ठाउँमा एकैचोटि उत्कर्ष खोज्नु त राम्रो हुँदैन अब कमजोरी त आख्यान लेख्नेमा पनि कमजोरहरू छन् कविता लेख्नेमा पनि कमजोरहरू छन् गीत लेख्नेमा पनि कमजोरहरू छन् निबन्ध लेख्नेमा पनि छन् कमजोरी जो समग्र इतिहास खोजेर स्वास्थ्य खोजेर पढ्न थाल्यो भने त कहिले केही केही न केही हुन्छ एउटै संस्थाको पनि सबै कृति उत्तिकै उत्कृष्ट हुँदैनन् कुनै अलिक कमजोर कुनै अझ राम्रा यस्तो किसिमको चाहिँ हुने नै गर्छ तर यति धेरै मान्छे जहाँ लागेका छन् त्यसको प्रोबेबिलिटी निकाल्ने हो भनेदेखि अब राम्रा हुने सङ्ख्या पनि प्रतिशतको हिसाबले चाहिँ अब गजलमा नै ज्यादा हुन्छ किनभने ज्यादै मान्छेहरू चाहिँ धेरै स्वास्थ्यहरू चाहिँ गजलको लेखनमा लागेका छन् भने पाँच पर्सेन्ट राम्रो भयो भने पनि धेरै सङ्ख्या त गजलमै निस्किने भयो नि अब अरू विधाको भन्दा त यो चाहिँ निश्चित छ त्यसले गर्दाखेरि गजलको भविष्य भनिरहनै पर्दैन अहिले पनि निकै राम्रा गजल लेख्ने गजलकारहरू छन् कहिले गएर स्टेजमा झम्क्यायो भने गजल सुन्नको लागि मान्छे आतुर हुन्छन् लालायत हुन्छन् त्यति अरूमा हुन्छन् कि हुँदैनन् यो भन्न सक्दिनँ एउटाले अर्को विधालाई तलमाथि माथि पार्दा जो बोलिन्छ यो चाहिँ राम्रा कुराहरू चाहिँ होइनन् र त्यही गजलकारले पनि सबै विधामा कलम चलाउन सक्छ भन्ने मलाई लाग्छ तर गजलको भविष्य छ र वर्तमान पनि अहिले सुन्दर छ यतिन्जेलको कुराकानीमा हुनुहुन्थ्यो डाक्टर कृष्णहरि बराल अब एउटा गजल सुनौ गजलकार मनु मन्जिल आज एउटा गीत गाऊ तिमी कुनै मिठो धुन सुनाऊ तिमी आज एउटा गीत गाऊ तिमी आज एउटा गीत गाऊ तिमी कुनै मिठो धुन सुनाऊ तिमी आज एउटा गीत गाऊ तिमी मिलनको यो रात अँधेरो नहोस् मिलनको यो रात अँधेरो नहोस् मुस्कानको दीप जलाऊ तिमी आज एउटा गीत गाऊ तिमी परिवेश सारा रक्तिम बनोस परिवेश सारा रक्तिम बनोस रंगीन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 नयनमा तिमी बग्दछौ गीत झै नयनमा नदीको निलो ना मञ्जरी मन्जरी पालुवामा तिमी हाँस्दछौ मन्जरी पालुवामा बसन्ती छटाकी चमेली तिमी हो उषा हो तिमी प्रात भई साथ चल्ने उषा हो तिमी रात भई साथ चल्ने सधैँ सूर्यलाई सहेली तिमी हौ सधैँ सूर्यलाई सहेली तिमी हौ तिमी जुन हौ कि जुनेली तिमी हौ कतै पूर्णिमा कि कतै पूर्णिमाकी उजेली तिमी हौ यति मिठो गजल पो गजल त सूर्य चापागाई यही गजल सुनाउँदै हुनुहुन्थ्यो त्यसो त अचेल बहरका गजलहरू पनि थुप्रै थुप्रै सुन्न पाइन्छ गजलकार राधा कणेल बहर हजलमा बसन्ती बसन्ती झारमा हुन्छु बसन्ती बागमा हेर्नु बसन्ती झारमा हुन्छु म तिम्रो ढुक ढुकी भित्रै हुने झङ्कारमा हुन्छु कतै आधी हुरी आए तिमीलाई सताएमा कतै आधी हुरियाए तिमीलाई सताएमा मलाई सम्झनु झट्टै म त्यही जङ्घारमा हुन्छु म तिम्रो ढुक ढुकी भित्रै झङ्कारमा हुन्छु सबै हाँस्छन् सबै बोल्छन् सधैँ तिम्रै जिताइमा सबै हाँस्छन् सबै बोल्छन् सधैँ तिम्रै जिताइमा म तिम्रो दुःखमा राख्दै म तिम्रै हारमा हुन्छु म तिम्रो ढुक ढुकी भित्रै हुने झङ्कारमा हुन्छु यसो हेर्दा नदेखेमा नजानु है कतै टाढा यसो हेर्दा नदेखेमा नजानु है कतै टाढा तिमीले नै रचाएको म त्यही संसारमा हुन्छु म तिम्रो ढुक ढुकी भित्रै आउने झङ्कारमा हुन्छु बसन्ती बागमा हेर्नु बसन्ती झारमा हुन्छु म त्यही संसारमा हुन्छु म त्यही संसारमा हुन्छु गजलकार राधा कणेलको गजल पछि बहरमै गजल सुनौ बलराम दाहाल बहर मतकारी कोहो कोयली झै छ बोली यतै छ कोहो कोयली झै छ बोली यतै छ मिठो बात बोली र लोली यतै छ कोहो कोयली झै छ बोली यतै छ हवा जिस्कने बच्चा त्यो छेक्न लाए हवा जिस्कने बच्चा त्यो छेक्न लाए किनेको छ रातो छ चोली यतै छ मिठो बात बोली र लोली यतै छ कुहु कोयली झै छ बोली यतै छ छ श्रृङ्गारको चट्ट सामान राख्ने छ श्रृङ्गारको चट्ट सामान राख्ने ससानो छ राम्रो छ झोली यतै छ मिठो बात बोली र लोली यतै छ कुहु कोयली झै छ बोली यतै छ छ वार्ता भने केही कुना पस्नु पर्छ छ वार्ता भने केही कुना पस्नु पर्छ कुरो टुङ्गिए आज डोली यतै छ कुरो टुङ्गिए आज डोली यतै छ मिठो बात बोली र लोली यतै छ कुहु कोयली झै छ बोली यतै छ मिठो बात बोली र लोली यतै छ कुरो टुङ्गिए आज डोली यतै छ यतिसम्म प्रीत गरी गरी न यता भए न उता भए न त मन लिए न त तन दिए न यता भए न उता भए यस्तो हुनुभएको थियो आदि गजलकार मोतीराम भट्ट भक्तराज आचार्यले पनि आफैले संगीत भरेर साह्रै मिठो गला दिनुभएको छ आजको कार्यक्रम उद्घार एक सय एकाउन्नौ मोती जयन्तीका सन्दर्भमा मोती विशेष नै बनायौं आजको यो विशेष प्रस्तुतिमा समेटेका सबै स्वरप्रति सबै आवाजप्रति हार्दिक आभार व्यक्त गर्दै यो उद्गारबाट म रमेश पौडेल पनि विदा माग्छु जय मूर्ति तपू नतसा कपूस भई कन प्रेम गरी न तरी